अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ प्रसारण भइरहेको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल राष्ट्रियवादी अधिकार सङ्घर्ष समितिले राज्यले रा सरकारले राज्यका सेवा सुविधामा पचास प्रतिशतको छुटसहितका आठ बुँदे माग अगाडि सारेको छ माग तत्काल पूरा नभए सिंहदरबार घेर्ने वादी समुदायको चेतावनी छ आज राजधानीमा पत्रकार सम्मेलन गरी सङ्घर्ष समितिले वादी समुदायका लागि स्थायी बसोबासको व्यवस्था सम्पूर्ण राज्यमा सेवा सुविधामा पचास प्रतिशतको छुट दुई हजार पैँसठी सालको तत्कालीन मन्त्री परिषदले गरेको निर्णय कार्यान्वयन वादी समुदाय उत्थान समितिलाई अधिकार सम्पन्न समिति बनाउनु पर्ने लगायत आठ बुँदे माग अगाडि सारेको छ सङ्घर्ष समितिकी संयोजक उमा वादीले साउनको पहिलो हप्तासम्म पनि माग पूरा नभए जिल्लादेखि केन्द्रसम्म सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिनुभएको छ संविधान सभामा तत्कालीन शासकीय स्वरूपको प्रतिवेदनमाथिको छलफल आज पनि सुरु भएको छ संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको पूर्ण बैठकमा तत्कालीन शासकीय स्वरूप निर्धारण समितिले तयार पारेको प्रतिवेदनमा रहेका सहमति र असहमतिको प्रतिवेदनमाथिको छलफल सुरु भएको हो यसअघि कङ्ग्रेस एमाले र नेकपा ए नेकपा माओवादी सहित सबै दलका नेताहरूले घोषणा पत्र अनुसार आआफ्नो धारणा राखेका छन् यसैबीच व्यवस्थापिका संसदको बैठकमा आज पनि पूर्व बजेट छलफल जारी रहने संसद सचिवालयले जनाएको छ दिउँसो बस्ने आजको व्यवस्थापिका संसदको बैठकमा पूर्व बजेटमाथि बाँकी रहेका सभासदले आआफ्नो धारणा राख्नेछन् आज पूर्व बजेट छलफल सकिने तयारी रहेको सचिवालयले जनाएको छ पाँच दिन पूर्व बजेट छलफल गराउने तयारी अनुसार आज अन्तिम दिनको छलफल हुने सचिवालय स्रोतले जनाएको छ प्रधान तथा स्थानीय विकास मन्त्री प्रकाश मानसिंहले राजनीतिक अस्थिरता र संयुक्त सरकार भएकै कारण चाहे अनुसारको विकास गर्न नसकिएको बताउनु भएको छ ललितपुरमा आज भएको कार्यक्रममा मन्त्री सिंहले समयमै संविधान जारी भए मात्रै राजनीतिक संयन्त्र संक्रमण अन्त्य हुने पनि बताउनु भएको छ उहाँले सबै दललाई सहमतिमा ल्याएर निर्धारित समयमै संविधान जारी गर्नेमा विश्वस्त रहन पनि आग्रह गर्नुभएको छ शान्ति प्रक्रियाको काम टुङ्गोमा लगाउने जिम्मा पनि यही सरकारको भएकाले अब सबै दल मिलेर जानुको विकल्पै नभएकोमा उहाँले जोड दिनुभयो उहाँले सामाजिक सङ्घ संस्थाको सहयोगले मात्रै सरकारले चाहे अनुसारको सेवा प्रदान गर्न सकिने समेत बताउनु असार आठमा हुने संविधान सभा उपचुनावको प्रचार प्रसारमा चितवन चारमा नेपाली कङ्ग्रेसका उम्मेद्वारले प्रधानमन्त्रीको तस्बिर प्रयोग गरेको भन्दै निर्वाचन आयोगले सचेत गराएको छ जिल्ला निर्वाचन कार्यालय चितवनले प्रधानमन्त्री कोइरालाको तस्बिर अङ्कित पर्चा वितरण गरेर चुनाव प्रचार नगर्न पनि निर्देशन दिएको छ उप प्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाश मानसिंहलाई सचेत गराए लगतै आयोगले प्रधानमन्त्रीको तस्बिर चुनाव प्रचार सामग्रीमा नराख्न कङ्ग्रेस उम्मेद्वारलाई पनि निर्देशन दिएको हो बहालवाला प्रधानमन्त्रीको तस्बिर छाप्नु आचार संहिता विपरीत रहेको भन्दै आयोगले त्यसो नगर्न भनेको छ प्रधानमन्त्री कुनै पार्टीको सभापति भए पनि हाल सरकार प्रमुख भएकाले उहाँको तस्विर सहितको पर्चा बनाएर वितरण गर्न नहुने निर्वाचन आयोगकी सहसचिव लीलादेवी गर्तौलाले बताउनुभयो आज चितवनमा पत्रकार भेटघाट कार्यक्रममा गर्तौलाले यस विषयमा निर्वाचन आयोगको ध्यानकर्षण भइसकेको छ यो गतिविधि रोक्न निर्देशन दिई कारवाही प्रक्रिया अगाडि बढेको छ चितवन क्षेत्र नम्बर चारका कङ्ग्रेस उम्मेद्वार रामकृष्ण घिमिरेको प्रचार सामग्रीमा प्रधानमन्त्री कोरेलाको तस्विर प्रयोग गरिएको छ मलेसियामा भएको एक ढुङ्गा दुर्घटनामा छैसठी यात्रु बेपत्ता भएका छन् इन्डोनेसियाबाट गैर कानुनी रूपमा मलेसिया प्रवेश गर्दै गरेको एक ढुङ्गा दुर्घटना हुँदा ती व्यक्तिहरू हराइरहेको मलेसियन अधिकारीहरूले बताएका छन् महिला तथा बालबालिका बालबालिकासहित सन्तानब्बेजना गैर कानुनी यात्रुहरू बोकेको ढुङ्गा मलेसियाको पश्चिम समुद्री तटमा दुर्घटना परेको हो डुङ्गा पुरानो भएका कारण यात्रु धान्न नसकी दुर्घटना भएको हुन सक्ने एक मलेसियन अधिकारीले बताएका छन् दुर्घटनामा परेका एकतिस यात्रुको भने सकुशल उद्धार गरिएको छ हराइरहेका यात्रुहरूको भने खोजी कार्य जारी रहेको छ मध्यरातमा मलक्का समुद्री क्षेत्रबाट मलेसिया प्रवेश गर्न लागेको ढुङ्गा मलेसिया पुग्न तीन किलोमिटर समुद्री क्षेत्र बाँकी रहेको स्थानमा दुर्घटनाग्रस्त भएको हो विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज राति र भोलि बिहान थप तिनवटा खेल हुँदैछ आजको पहिलो खेलमा समूह बीका नेदरल्यान्ड र अस्ट्रेलिया राति पाउने दस बजे भिड्दैछन् पहिलो खेलमा नेदरल्यान्डले स्पेनलाई पराजित गर्दा अस्ट्रेलिया भने चिलीसँग हारेको थियो त्यस्तै राति पाउने एक बजे साबिक विजेता स्पेनले चिलीको सामना गर्नेछ पहिलो खेलमा नराम्रो हार बेहोरेको स्पेन आजको खेलमा सुधारिएको प्रदर्शन गर्दै पहिलो जितको खोजीमा रहनेछ भने चिली दोस्रो जित हात पार्ने तयारीका साथ मैदानमा उत्रने बताइएको छ यस्तै भोलि बिहान पाउने तीन बजेपछि हुने तेस्रो खेलमा क्यामरुन र क्रोएसिया भिड्नेछन् हौस् त अपराह चार बजेको अर्पण खबर सकियो अनिता अर्याल बिदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर